मान्छेको मुटुमा पुगेर स्पर्श गर्न चाहन्छ अनि फुटाउन चाहन्छ तपाईँको मायाको मूल जो तपाईँको आफ्नो मान्छेको मुटुमा उम्लिरहेको छ हो तिनै तपाईँका मुटुका कुराहरू तपाईँको आफ्नो मान्छेसम्म पुर्याउनको लागि कार्यक्रम मुटुदेखि मुटुसम्ममा आज आएको छु र आज तपाईँलाई विशेष विशेष बनाउने कोसिस पनि गरेको छु कार्यक्रमलाई भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस फेब्रुअरी फोर्टिन नजिकै छ फागुन दुई गते र आज भने हामीले कार्यक्रम मुटुदेखि मुटुसम्मलाई फेब्रुअरी फोर्टिन विशेष अर्थात् भ्यालेन्टाइन डे विशेष बनाउन थालेका छौँ तपाईँ हामीलाई कल पनि गर्न सक्नुहुन्छ शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठारमा अनि तपाईँ आफ्नो आवाजमा आफ्नो मान्छेको मुटुसम्म तपाईँको भावना पुर्याउन सक्नुहुन्छ त्यसै गरी पुरानो कि पुरानै तरिका त छँदैछ तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस टाइप गर्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्न सक्नुहुन्छ आज हामी विशेषतः कार्यक्रम मुटुदेखि मुटुसम्मलाई भ्यालेन्टाइन डे स्पेसल बनाउन लागिरहेका छौँ तपाईँको कलहरू पनि लिनेछु शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठार डायल गर्नुहोला र विदेशमा कोही साथी हुनुहुन्छ भने तपाईँको आफ्नो मान्छे विदेशमा हुनुहुन्छ भने पनि तपाईँको आफ्नो मान्छेले तपाईँको आवाज सुन्न सक्नुहुन्छ मुटुदेखि मुटुसम्ममा तपाईँले आफ्नो मान्छेलाई रेडियो सर्भर एड गरेर स्काइप मार्फत कल गर्न पनि आग्रह गर्न सक्नुहुन्छ तपाईँका कलहरूलाई हामी कार्यक्रममा स्थान दिनेछौँ र यतिखेर भने कोही साथी लाइनमा आइसक्नु भएको छ अनिलजीले कुराकानी गरिरहनु भएको छ उहाँसँग हामी कुराकानी गर्छौँ हेलो नमस्ते आहा कोही साथी हुनुहुन्छ लाइनमा र उहाँसँग हामी कुराकानी गर्दैछौँ हेलो नमस्ते नमस्ते नमस्ते हजुर कहाँदेखि को बोल्नुभयो हजुर पूजा रे के <laughs> पूजाजी सन्चै हुनुहुन्छ हामी पनि तपाईँको मायाले बाँचिरहेका छौँ अनिलजी म रेडियो सर्भर सबै तपाईँ जस्तो माया गर्ने श्रोताहरूको <laughs> मायाले गर्दा बाँचिरहेका छौँ है हो र हजुर एकदमै अनि आज भ्यालेन्टाइन डे स्पेसल मुटुदेखि मुटुसम्म कसको लागि सन्देश रहेको छ मेरो शुभकामना सन्देशभन्दा खास चाहिँ त्यस्तो केही पनि छैन है त्यत्तिकै तपाईँसँग बोल्न मन लागेर कल गरेको रे के ए हो र तैपनि तपाईँको विशेष कोही हुनुहुन्छ भने उहाँको लागि सन्देश छोड्न सक्नुहुन्छ तपाईँको आफ्नै आवाज <laughs> मेरो विशेष त कोही पनि छैन है अनिल बाहेक रे के अझ <laughs> <laughs> अनिलजी बाहिर सुनेर मुर्सा परिसक्नु भयो हाँसेर अवश्य पनि र उहाँलाई पनि केही सन्देश छोड्न सक्नुहुन्छ उहाँले पनि सुनिरहनु भएको छ है ए लाजै लाग्यो के भन्नुहुन्छ नि सुटुक्क भन्नुभयो हुन्छ हुन्छ भैसेमा हुने सबिना लामा बसन्ती घिसिङ अनि साथीलाई पनि भ्यालेन्टाइन डे राम्रोसँग मनाउनु होला भन्न चाहन्छु अनि रेडियो सर्भर हो रेडियोको लागि पनि यति नै <laughs> अवश्य पनि थ्याङ्क यू सो मच हाम्रो तर्फबाट पनि तपाईँलाई पनि ह्याप्पी भ्यालेन्टाइन्स डे भन्न चाहन्छौँ तपाईँको आफ्नो माया गर्ने मान्छे सदैव तपाईँको साथमा होस् र तपाईँको आमा बुवालाई तपाईँले धेरै माया गर्नुहोला र तपाईँलाई पनि आम्बुवाको माया चाहिँ धेरै प्राप्त होस् <laughs> यही हामी कामना गर्छौँ है त <laughs> हुन्छ जे अहिले पनि हामी छुट्टिन्छौँ नमस्ते उहाँ हुनुहुन्थ्यो पूजा गोलेजी हटियाबाट सुर्ताल स्टारको उहाँ कन्टेस्टेन्ट पनि हुनुहुन्थ्यो <laughs> र अनिलजीलाई धेरै सम्झिरहनु भएको थियो खुसी लाग्यो अनिलजीलाई रेडियो सर्भरलाई सबैलाई माया गर्नुहोला यसरी नै सदैव हाँसिरहनुहोला हामीसँग थुप्रै एसएमएसहरू छन् थुप्रै कलहरू छन् अहिले पनि एउटा सुमधुर साङ्गीतिक आवाज सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा यो अध्ययारो रातमा तपाईँ आफ्नो मान्छेको सम्झनामा हुनुहुन्छ होला सम्झिरहनु भएको होला तपाईँको आफ्नो मान्छेलाई र तपाईँको मनमा उम्लिरहेका होलान् आफ्नो मान्छेका लागि मायाका कुराहरू मायाका भावनाहरू र तपाईँका यस्तै मायाका भावनाहरूलाई तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुर्याउनका लागि यतिखेर कार्यक्रममा मुटुदेखि मुटुसम्मको साथमा छु प्रविधिका साथी अनिल प्रित अनि म छु तपाईँको मनभित्रको साथी चन्द्र र तपाईँ तपाईँको एसएमएसहरू लिइरहेको छु तपाईँ मोबाइलको म्यासेज बक्समा गएर यच आरएस एउटा खाली ठाउँ यम यम र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज छोड्न सक्नुहुन्छ र आज भ्यालेन्टाइन्स डे स्पेसल प्रोग्राम भएको हुनाले तपाईँ हामीलाई शून्य सन्ताउन्न पाँच पच्चिस एक सय अठारमा कल पनि गर्न सक्नुहुन्छ र यतिखेर पनि एसएमएस लिँदैछु र साथीको एसएमएस सुरु हुन्छ यसरी र साथीले लेख्नुहुन्छ सन्जुक लामा नाम तिन फुलको बासना लिनलाई सधैँ पनि हाल्ने फुलको बासना लिनलाई सधैँ पानी हाल्ने गर्नु मित्रतालाई अगाडि बढाउनु निरन्तर एसएमएस पठाउने गर्नु भन्नुभएको छ उहाँको एसएमएस यति मात्रै हो कि या यति मात्रै आयो <laughs> मलाई अलिक थाहा भएन थ्याङ्क सो मच सन्जोगजी सन्जोग हो या एसएनएजेओजी लेख्नु भएको छ यस सनोज जस्तो पनि लाग्छ संजोग जस्तो लाग्यो मलाई चाहिँ जहाँसम्म लाग्छ यन अगाडि पछाडि परेको हो कि साथी थ्याङ्क सो मच एसएमएसको लागि र एसएमएस गर्दै गर्नुहोला त्यसै गरी अर्को एसएमएस छ दाई नमस्ते म कति अभागी रहेछु माया गर्थेँ कसैलाई आज आएर टाढिएको छ यदि मैले कुनै दिन गल्ती गरेको रहेछु भने सरी एन्ड सरी एन्ड सम्झिरहेकी छु मलाई अभागी सम्झिरहेको छु भन्नुभएको छ म अभागी युनिसा लामा भन्नुभएको छ युनिसाजी कति अभागी भन्नुहुन्छ आफैलाई त्यति धेरै निराश चाहिँ नहुनु जे होस् हाँसिरहनुहोस् जिन्दगी यस्तै हो कहिले कहिलेकाहीँ रुनुपर्छ कहिलेकाहीँ हाँस्नुपर्छ हामी पनि हाँसिरहेका हुन्छौँ दिनभरि तपाईँहरूको साथमा कहिलेकाहीँ रोइरहेका हुन्छौँ तपाईँहरूले सुन्नुहुन्न र मात्रै हो स्टुडियोमा आएर रुनु त मिलेन होइन अनिलजी <laughs> अनिलजीले पनि हो भन्दै हुनुहुन्छ अवश्य पनि र जे होस् आफूलाई अभागी चाहिँ नसम्झिनु होला थ्याङ्क यू सो मच युनिसाजी एसएमएसको लागि र एसएमएस गर्दै गर्नुहोला त्यसै गरी अर्को एसएमएस छ नमस्कार दादा म सबिना भैँसे छबाट मेरो मनको राजा विकास म हजुरबिना आहा आँखा बिनाको नानी र कुवा बिनाको पानी जस्तै छु छिट्टै फर्किनु मिस मिस्यु एन भन्नुभएको छ एन पछाडि पनि अरू कुरा लेख्नु भएको थियो रहेछ उहाँको पुरा एसएमएस प्राप्त भएन सरी भन्न चाहन्छु सबिनाजी थ्याङ्क यू सो मच अवश्य पनि तपाईँको विकास जहाँ हुनुहुन्छ तपाईँको मुटुदेखि तपाईँको आफ्नो मान्छेको लागि आएको सन्देश तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुगिसकेको छ भन्ने मलाई लाग्छ र थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ दाई लासो है इटिङ भयो त भन्नुभएको छ इटिङ भइसकेको छ मलाई माया गर्ने बेबी बसन्ती सबिना दि सबिना दि ममता दि मानव र मनिषलाई धेरै सम्झेको छु भन्छु आई निस्टरी हुने साथी भन्नुभएको छ युनिसाजीले फेरि एसएमएस गर्नुभएको रहेछ थ्याङ्क यू सो मच भन्न चाहन्छु युनिसाजी र त्यसै गरी अर्को एसएमएस छ सम्झना भए सम्झेर बस्नु आँसुको दियो जोगाउने छु विश्वास भए पर्खेर बस्नु जीवनसाथी बनाउने छु हाई चन्द्र दाजु लासो है खाना भन्नुभएको छ त्यस पछाडि उहाँको पुरा एसएमएस प्राप्त भएको छैन एकदमै राम्रो लेख्नु भएको रहेछ साथी थ्याङ्क यू सो मच तपाईँको यो मायाको लागि तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हेलो दाजु झोर्लाका भन्नुभयो कि झोर्लाले झोर्ले झोर्ले लेख्नुभयो अलिकति मलाई उच्चारण गर्न नआएको हो कि झोर्लाङ्का लेख्नु भएको छ I am Siru Magar from Churiyamai सौरबाट भन्नुभएको छ सिरुजी थ्याङ्क यू सो मच एसएमएसको लागि उहाँ अगाडि लेख्नुहुन्छ दाजु सरोवर एफएम सुनेर मेरो दुई वर्षको भाइ पनि <coughs> हाँसेको छ त्यसैले सरोवर एफएम युनिटलाई थ्याङ्क यू भन्नुभयो होला पुरा एसएमएस आएन तपाईँको टी मात्र आएको छ अलिअलि खोकी लागिरहेको छ साथीहरू माफ गर्नुहोला मैले कार्यक्रमको बिचमै खोकिरहेको छु त्यसै गरी अर्को एसएमएस छ सिरुजीलाई थ्याङ्क यू सो मच है मैले बिर्सेछु त्यसै गरी अर्को एसएमएस छ हाई चन्द्र हाई के छ खबर खाना भयो त भन्नुभएको छ खाना भइसकेको छ तपाईँको चाहिँ भयो कि भएन ध्रुवजी म ध्रुव रेग्मी अभागी मान्छे हेटौँडा एकबाट मेरी कालीलाई एकपटक कल गर ल भन्छु किन हो आज भोलि कल नै गर्दैन उठा भन्नुभएको छ त्यस पछाडि कल गर्दा नै उठाउँदिनन् भन्नुभयो होला पुरा एसएमएस चाहिँ प्राप्त भएन थ्याङ्क यू सो मच ध्रुवजी एसएमएसको लागि र तपाईँको कालीले पनि सम्झिरहनु भएको होला तपाईँलाई कल अवश्य गर्नुहुनेछ मोबाइल चेक गर्नु होला है कतै आइसक्यो कि थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि ध्रुवजी र यतिखेर भने कोही साथी हाम्रो फोन सम्पर्कमा हुनुहुन्छ उहाँसँग हामी कुराकानी गर्छौँ हेलो नमस्ते हजुर नमस्ते कहाँदेखि को बोल्नुभयो होला हाँडी खोला एक गोगन पानीबाट युनिसाजी हो आहा को भयो होला आहा निकिता लामाजी लामी छाने ओहो म धेरै कन्फ्युज भएछु क्या अनि निकिताजी सन्चै हुनुहुन्छ हामी पनि सन्चै छौँ अलिअलि खोकी छ तपाईँले सुनिरहनु भयो होला है के गर्ने अनि ओछ्यानमै हुनुहुन्छ निदाउनु भएको छैन कसैलाई सम्झिरहनु भएको छ खुसुक्क भन्नुहोस् त मुटुदेखि मुटुसम्मको भ्यालेन्टाइन्स डे स्पेसल प्रोग्राम आउनु भएको छ तपाईँको आफ्नो मान्छेको लागि सन्देश छन् भने छोड्न सक्नुहुन्छ <laughs> यति धेरै लजाउनुहुन्छ रेडियोमा आफ्नो मान्छेको अगाडि कति लजाउनुहुन्छ नि निकिताजी हुनुहुन्थ्यो बोल्दा बोल्दै सायद अलिकता लजाउनु भयो कि जस्तो लाग्यो एउटा गहना हो अरे अनिलजी तपाईँलाई कस्तो लाग्छ कि <laughs> अनिलजीलाई पनि हो जस्तो लाग्छ मलाई पनि लजायो भने चाहिँ एकदमै अझ बढी राम्रै देखिने मलाई पनि मेरो काली हाँसिन् भने लजाइन् भने अलिक बढी नै अझ बढी के भन्छ यो मुटुको दुरी अझ नजिक नजिक नजिक नजिक भयो कि <laughs> जस्तो लाग्छ र तपाईँ पनि आउन सक्नुहुन्छ सुन्न सुन्दाउन पाँच बजी एक सय अठार डायल गरेर र तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर यस आर यस त्यस पछाडि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम यम यम लेख्नु होला त्यस पछाडि तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दिनमा म्यासेज गर्नुहोला त्यसै गरी अर्को एसएमएस छ एसएमएस पठाउनु भएको छ एसएमएस त टन्नै आएको छ सरा सर्या गर्छ यो स्क्रिन चाहिँ <laughs> मलाई चाहिँ पढ्न अलिकति गाह्रो भइरहेछ अह पठाउनु भएको छ कास मेरी जिन्दगीका अन्त कुछ इस कदर हो कि मेरी कदर पे बना उनका घर हो आहा कबर भन्नुभयो कि कदर भन्नुभयो घर हो जब सोए जमिन पर मेरे सिने से लगा उनका सर हो भन्नुभएको छ फ्रम <coughs> जय भन्नुभएको रहेछ जय पिआई आछ त्यस पछाडि पुरा एसएमएस चाहिँ उहाँको प्राप्त भएको छैन थ्याङ्क यू सो मच साथै तपाईँको जयजी यो एसएमएसको लागि र यति दर्दनाक एसएमएस चाहिँ आफ्नो मान्छेलाई नसुनाउनु होला मुटु दुख्न सक्छ है र थ्याङ्क यू सो मच तपाईँ पनि आउँदै गर्नुहोला शून्य सन्ताउन्न <coughs> आहा तपाईँ पनि आउँदै गर्नुहोला शून्य <laughs> सुन्दाउन पाँच पच्चिस एक सय अठार डायल गरेर र एसएमएस भने पठाउँदै गर्नुहोला अहिले पनि अनिलजी एउटा सुधुर साङ्गीतिक आवाज आह तुसे नाराज नहे जिन्दगी यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ रेडियो सर्भर बयानब्बे दशमलव पाँच मेगा हर्चमा कार्यक्रम मुटुदेखि मुटुसम्म र कार्यक्रममा छु म तपाईँकै मनभित्रको साथी चन्द्र आज भ्यालेन्टाइन्स डे स्पेसल तपाईँका कलहरू पनि लिँदैछु र तपाईँको एसएमएस पढ्दैछु र यतिखेर एउटा एसएमएस पढिहाल्छु एसएमएसमा छ लेख्नु भएको छ एसएमएसमा प्रिय Babita miss you and love you तिमी मेरो बेस्ट फ्रेन्ड हौ र सधैँ हुनेछौ मसँग कहिले नि ल तिम्रो असल साथी इन्द्रमान आत्मा जितपुरबाट भन्नुभएको छ थ्याङ्क यू सो मच इन्द्रमानजी र बबिताजीले पनि तपाईँलाई सम्झिरहनु भएको होला थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को पनि एसएमएस छ लेख्नुहुन्छ चन्दु दा एन के लेख्नुभएछ उहाँले लेख्नुहुन्छ चन्दु दा एन्ड अनिल दा ह्याप्पी भ्यालेन्टाइन्स डे छ है अनि लभलिसिस मेनुका एन्ड आशा दिलाई नै है इट्स मे सिरु मगर भन्नुभएको छ थ्याङ्क यू सो मच सिरुजी दोहोऱ्याएर एसएमएस गरिदिनु भएछ हामी सबैको तर्फबाट तपाईँलाई ह्याप्पी भ्यालेन्टाइन्स डे <coughs> भन्न चाहन्छौँ र तपाईँ सदैव माया गर्दै गर्नुहोला आफ्नो मान्छेलाई आफ्नो आमा बुवालाई आफ्नो परिवारलाई सबैलाई ज जसलाई तपाईँले माया गर्नुपर्छ है थ्याङ्क यू सो मच र यतिखेर भने कोही साथी हाम्रो फोन सम्पर्कमा हुनुहुन्छ उहाँलाई स्वागत गर्दैछु हेलो नमस्ते हजुर हेलो नमस्ते दाजु नमस्ते सन्चै हुनुहुन्छ म अनि कस्तो छ मलाई पनि एकदमै राम्रो छ सायद सायद सायद सायद सायद को बोल्नु भयो कन्फ्युज भयो <laughs> मनिषाजी नै होला आज त कन्फर्म <laughs> <laughs> चिने त आज मैले चिन्नुभयो त्यो खुसी लाग्छ नि दादाहरूले चिन्नुहुन्छ अनि माया गर्नुहुन्छ भनेर तपाईँले पनि त हामीलाई मिठो माया गर्नुहुन्छ जस खुसी लाग्छ मनिषाजी तपाईँसँग आज पनि यो के भन्छ अन्धकार रातमा पनि तपाईँसँग बोल्न पाएँ खुसी लाग्यो हेटौँडामै हुनुहुन्छ अहिले हजुर दाजु म हेटौँडामै छु तपाईँको कार्यक्रमलाई सुनेर बसिरहेको प्लस टिभी पनि हेर्दै <laughs> बसिरहेको निदाउनु भएको छैन हजुर छैन दाजु आफ्नो मान्छेलाई कतिको सम्झिरहनु भएको छ अँध्यारो रातमा आफ्नो मान्छे नै छैन मेरो <laughs> यति धेरै ढाड्नु त हुन्न है अँ ढाड्नु चाहिँ हुन्न है साँच्चै दाजु अब छैन नि त अनि मेरो आफ्नो मान्छे भन्ने कोही पनि छैन त हामी सबै छौँ नि हामी छौँ त्यस पछाडि मेरो आफ्नै मान्छे तर भन्न खोजे आफ्नै स्पेसल मान्छे छैन भन्न खोजेको नि <laughs> मलाई त कहाँ ढाडा ढाडा गर्दा है <laughs> छैन दाजु ढाँटेको होइन कि मैले साँच्चै भन्दैछु क्या तपाईँलाई भ्यालेन्टाइन्स <laughs> डे आयो नि त दाजु त्यही भएर अवश्य पनि भ्यालेन्टाइन्स डे आएछ प्रणय दिवस आइसकेको छ तपाईँको आफ्नो मान्छेको लागि सन्देश छोड्न सक्नुहुन्छ फर्स्ट अब तपाईँ र अनि हजुरको स्पेसल मान्छेलाई एडभान्समा ह्याप्पी प्यारेन्ट्स डे भन्न चाहन्छु है थ्याङ्क यू सो मच अनि साथमा अनिल दादालाई पनि राम्रोसँग भ्यालेन्टाइन डे मनाउनु होला भन्न चाहन्छु उहाँले पनि मुरी मुरी थ्याङ्क यू सो मच हस् वेलकम अनि त्यसै गरी सरोवर एफएम हो युनिटलाई पनि मिठो सम्झना साथमा विशेष विशेष विशेष गरी मेरो आफ्नै मनभित्रको प्यारो मान्छेलाई love you so much and miss you a lot जान चाहन्छु <laughs> अवश्य पनि तपाईँको आफ्नो मान्छेले पनि तपाईँको यो आवाजलाई अवश्य सुन्न पाउनुहुनेछ अवश्य पनि उहाँ टाढा हुनुहुन्छ होला सायद र टाढा हुनुभए पनि <laughs> यो <laughs> यो कार्यक्रमलाई चाहिँ उहाँले W W W dot Saugat Anuragi dot blog spot dot कममा उहाँले चाहेको बेला सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ र तपाईँको मेरो बाछा भयो मनिषाजी तपाईँको यो आवाजलाई उहाँको कानसम्म पुग्ने गरी तपाईँको सन्देशलाई उहाँको मुटुसम्म धड्किने गरी पुर्याइदिनेछु म हजुर अनि तिम्रो आवाजले त्यो कानसम्म चाहिँ नपुर्याउनु ल मलाई लास्टै लाज लाग्छ कि फेरि अघि भर्खर भनेको मैले लजाउ लजा लजाउनु चाहिँ के भन्छ एकदम नारीहरूको एकदमै राम्रो स्वभाव हो अरे हजुर हो नि आइदा चाहिँ त्यो चाहिँ साँच्चै हो कि फेरि अवश्य पनि थ्याङ्क यू सो मच हाम्रो तर्फबाट पनि तपाईँहरू दुवैजनालाई तपाईँलाई तपाईँलाई तपाईँको आफ्नो मान्छेलाई अनि तपाईँको परिवारलाई ह्याप्पी भ्यालेन्टाइन्स डे भन्न चाहन्छु र तपाईँको माया तपाईँहरूको माया सदैव यसरी नै अगाडि बढोस् जुनी जुनी तपाईँहरूको साथ रहोस् अमर रहोस् बन्धन कहिले पनि नछुटोस् यही कामना गर्न चाहन्छु र thank you so much call गरिदिनु भयो बोल्न पाएँ तपाईँलाई सम्झिरहेको थिएँ है मनिषाजी हजुर दाजु थ्याङ्क यू सो मच हजुरलाई पनि आज मैले <laughs> अवश्य भने तपाईँहरू तपाईँहरूको माया एउटा उदाहरण भनौँ सबैको लागि माया गर्नेहरूका लागि र आशा पनि गर्छु म र मेरो मान्छे तपाईँ र तपाईँको मान्छे सँगै भएको बेला सँगै आउन पाऊँ है यस्तो निदा मलाई एकदमै दुःख लागिरहेको छ हजुरले त हामीलाई सम्झिनु भएन भएन तपाईँ चाहिँ है तर मेरो दिनमा त तपाईँ हवस् हो नि मनिषाजी जे होस् तपाईँलाई सम्झिरहेको छु ठ्याक्कै इन्भाइट गर्न नपाए पनि तपाईँलाई धेरै सम्झेको छु मनिषाजी बाध्यताहरूले केही कारणहरूले गर्दा तपाईँसँग प्रत्यक्ष भेट्न पनि पाएको छैन आजसम्म है हजुर दाजु तपाईँले सायद मलाई देख्नु भयो तपाईँलाई मैले आज पनि देखि नि अवश्य भने <laughs> भेटेर पनि नबोलिदिने है हो नि त अँ होइन कि तपाईँहरूलाई अनि मैले दाजु होइन मैले अब एफएमबाटै भनिहालेँ त्यसो त्यसको लागि चाहिँ माइन्ड नगर्नु होला <laughs> यति मैले देखेको हो मैले बोल्न बोल्न खोजेको थिएँ तर हजुरहरू बिजी हुनुहुन्थ्यो नि त त्यही भएर बोल्न <laughs> अवश्य पनि थ्याङ्क यू सो मच मनिषाजी खुसी लाग्यो अवश्य नि मैले भनेको कुराहरू चाहिँ पुरा होस् र अहिले भने हुन्छ भाइ उहाँ हुनुहुन्थ्यो मनिषा बलजी अवश्य पनि राम्रो कुराकानी भयो उहाँहरूको माया को सफलताको हामी कामना पनि गर्छौँ र अनिलजी पनि मुसु मुसु मुसु हाँसिरहनु भएको छ उहाँलाई पनि आफ्नो मान्छे याद आइसक्छ धेरै र तपाईँ पनि यसरी नै सम्झिरहनु भएको छ तपाईँको आफ्नो मान्छेलाई भने तपाईँ एसएमएस गर्न सक्नुहुन्छ मोबाइलको म्यासेज बक्समा गएर आर यच टाइप गर्नुहोस् त्यस पछाडि एउटा खाली ठाउँ छोडेर यम यम लेख्नुहोस् र फेरि एउटा खाली ठाउँ छोडेर तपाईँको नाम ठेगाना र सन्देश लेखेर चार चार दुई दुईमा म्यासेज गर्दै गर्नुहोला र धेरै एसएमएसहरू पनि आइसकेका छन् फेसबुकमा कमेन्टहरू पनि छन् एसएमएस पनि छन् साथीहरूको म क्रमशः राख्ने नै छु अहिले भने एकैछिन छोटो सुमधुर साङ्गीतिक आवाज तपाईँको लागि तेरी ये आंखें मुझे बावरा कर आंखों में मेरी कई रंग हैं भरे सौ बार ये कहे दिल के आजा तुझे प्यार करें सौ बार ये कहे दिल के आजा तुझे प्यार करें जरा सुन बाहों में आप बिखरे सौ बार ये कहे दिल के आजा तुझे प्यार करें आज तुझे प्यार गरेँ अवश्य पनि प्रणय दिवसको अवसर हुन त प्रणय दिवसको बेला मात्रै माया गरेर पनि हुँदैन सदैव आफ्नो मान्छेलाई माया गर्न सक्नुपर्छ आफ्नो परिवार आफ्नो आफ्नो मान्छे सदैव यसरी नै माया गरिरहनुहोला आफ्नो मान्छेलाई र यही आग्रह पनि गर्न चाहन्छु म र यतिखेर भने एकजना साथीको फेसबुक कमेन्ट लिँदैछु फेसबुक म्यासेज भनौँ उहाँले म्यासेज गर्नुभएको छ रेडियो सर्भरमा र उहाँ हुनुहुन्छ दिलको धनी बुद्ध लामाजी उहाँ कार्यरत हुनुहुन्छ विदेशमा र उहाँ लेख्नुहुन्छ उहाँको एसएमएस सुरु हुन्छ यसरी सर्वप्रथम त म जस्तै लाखौँ श्रोताको मनमुठुमा बस्दै मन जित्न सफल रेडियो सरोवरको साथमा मुटुदेखि बुटुसम्मलाई यसरी नै अझ प्रघाट हुँदै सधैँ सबैको मनमुठुमा बस्न सफल रहन् आउँदै गरेको प्रणय दिवसको पहिलो शुभकामना मेरो मुटुदेखि बुटुसम्म तिमीलाई आज पनि यो समुद्र पारीदेखि नै मध्यरातको सामिपेमा एक्लै कान्छुको यादमा कहीँ कतै कान्छुको स्पर्शहरू खोज्दै गर्दा कता कता तिम्रो सहारा लिए कान्छुको मुटुमा मायाको स्पर्शहरू बहकाउन बहकाउन खोज्दैछु मलाई थाहा छ कान्छु दिलभित्रको चोखो माया रूपी जीवन्त प्रेमको मुनाहरू पलाउन भनौँ या एकअर्काको अनुभव मायालाई यथार्थ जीवनको सुनौलो गन्तव्यमा पुर्याउने यात्रीको मनका आवेग भनौँ प्रस्फोटन गर्न कुनै विशेष दिनको प्रतीक्षा गरिरहनु पर्दैन लाठी दुई मुटुको धडकनसँगै चलिरहने प्रत्येक पल पल नै चोखो प्रेमको उज्यालो दिइरहने सुन्दर बिहानी हुनेछ सधैँ मिठो मुस्कानसँगै लाजको घुम्टोभित्र लजाइरहेको हेर्न पाउँ लाठी जसले गर्दा जसले गर्दा जीवनको सारा दुःख पीडा टाढा टाढा भाग्न सकुन् आउँदै गरेको प्रजा दिवसको लाखौँ लाख शुभकामना मेरो लाठीलाई अनि अन्त्यमा miss you and love you so much भन्दै बिदा हुन्छु उही तिम्रो काम छु दिलको धनी बुद्ध लामा हाल दक्षिण कोरिया आहा दिलको धनी बुद्ध लामाजीले दक्षिण कोरियादेखि एसएमएस गर्नुभएको थियो थ्याङ्क यू सो मच बुद्धजी टाढा रहेर हामीलाई सम्झिरहनु भएको छ तपाईँको यो सन्देश तपाईँको आफ्नो मान्छेको मुटुसम्म पुग्यो अवश्य पनि केही यो अस्वस्थ भएको कारणले गर्दाखेरि राम्रोसँग तपाईँको एसएमएस मैले पुर्याउन सकिनँ होला क्षेत्र प्रार्थी छु र अवश्य पनि तपाईँका शब्दहरू तपाईँका मायाका पुष्पगुच्छाहरू तपाईँको आफ्नो मान्छेको मुटुमा सदैव फुलिरहोस् यसरी नै तपाईँको माया तपाईँको मुटुमा तपाईँको आफ्नो मान्छेको मुटुमा यसरी नै फैलिरहोस् सदा सदा अनि बाँचिरहोस् अमर प्रेम कहानी बनेर सदैव सदा सदाका लागि यही कामना गर्छु र थ्याङ्क यू सो मच एकपटक फेरि कमेन्टको लागि त्यसै गरी अर्को एसएमएस छ मलाई फेसबुक मार्फत नै प्राप्त भएको एसएमएस हो यो लेख्नुहुन्छ उहाँ चाहिँ हुनुहुन्छ गणेश दुलालजी रेडियो निकास तिरानब्बे दशमलव चार मेगाहर्जको टेक्निसियन हुनुहुन्छ उहाँ र उहाँले लेख्नुहुन्छ दिनदिनै समयले छल्दैछ यहाँ लगातार उमेर पनि ढल्दैछ यहाँ दिनदिनै समयले छल्दैछ यहाँ लगातार उमेर पनि ढल्दैछ यहाँ नयाँ नयाँ के छ सुनाउ भन्छौ तिमी जिन्दगी उस्तै पुरानै गतिमा चल्दैछ यहाँ भन्नुभएको छ एकदमै राम्रो मुक्तक त्यसै गरी अर्को छ हिजो आज सबैजना मालामाल भएको छ आफ्नो त उहाँले लेख्नु भएको शब्दहरू अलिकति रोमान्टिक भएर होला हाँस्न मन लागिरहेछ हिजो आज सबैजना मालामाल भएको छ आफ्नो त ताल खत्तम भई बेताल भएको छ हिजो आज सबैजना मालामाल भएको छ आफ्नो त ताल खत्तम भई बेताल भएको छ तिमी सधैँ हालखबर मात्र सोध्छौ यहाँ के सुनाऊ म जिन्दगी यहाँ बेहाल भएको छ अरे प्रेम दिवसको दिनमा तनावमा छु यतिखेर सबै दिन भुलिएछ दबाबमा छु यतिखेर चारैतिर कडघारी पारिएछ अप्ठ्यारोमा स्वीकारिन स्वीकारिन प्रेम प्रस्ताव अभावमा छुएतिखेर भन्नुभएको छ धेरै अभावमा चाहिँ नबस्नु नहोला गणेशजी अभावै अभाव भयो भने जिन्दगी फेरि <laughs> अर्कै मोड लिन्छ जिन्दगीले खुसी रहनुहोला सदैव थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसहरू पढ्न पाऊँ र त्यसै गरी मलाई एसएमएस मार्फत नै शुभराज भोमजनजी मेरा मित्र हुनुहुन्छ चन्द्रजी अभिवादन छ है भन्नुभएको छ अभिवादन मेरो तर्फबाट खै यो के डे हो मलाई त खासै केही पनि थाहा छैन बुझाइदिनु पऱ्यो हो चन्द्रजी भन्नुभएको छ एकचोटि माया गर्नुहोस् आफै आफ बुझ्नुहुन्छ चौध फेब्रुअरी मात्र होइन सदैव तपाईँले त्यो डेको महसुस गर्नुहुनेछ तपाईँ आफ्नो मान्छेलाई माया गर्नुहोला शुभराजजी यति नै योभन्दा बढी चाहिँ मैले पनि विश्लेषण गर्न सकिनँ यो दिनको बारेमा धन्यवाद थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि र सदैव तपाईँको यस्तै एसएमएस पढ्न पाऊँ र त्यसै गरी म फोन मार्फत तपाईँले मोबाइलबाट पठाउनु भएको एसएमएसहरू लिँदैछु लेख्नु भएको छ धेरै तल पुगिसकेछ एसएमएसको लाइन मैले पढ्न चाहिँ भ्याउने हो कि नभ्याउने हो जे होस् पढ्छु चन्दु दा एन्ड अनिल दा ह्याप्पी भ्यालेन्टाइन्स डे यो मैले पढिसकेको छु साथी सिरु मगरजीले पठाउनु भएको थियो हामीलाई त्यसै गरी अर्को छ दाई कमेन्टको कमेन्टको एसएमएस पढ्नु न ल भन्नु आज अवश्य पनि तपाईँको कमेन्टको एसएमएस एकैछिन म राख्नेछु साथी कुन साथी पढ्नुभएको नि थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ हाई दा म पूजा गोले नौबाट मेरो मनमा खासै कुरा त केही छैन तर माया गर्ने प्रेमीलाई धोका नदिनु मन दिने मुटुलाई केही नदुखाउनु आँसुको मोल न भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच पूजाजी अघि पनि फोन गर्नुभएको थियो अहिले तपाईँको एसएमएस पनि पढ्न पाएँ खुसी लाग्यो र यसरी नै एसएमएस गर्दै गर्नुहोला अर्को एसएमएस छ दाजु म बसन्ती फलोस फुलोस युरिसाको जीवनमा काँडा जति बसन्तीलाई नै होस् जुनको रात छ जुनको रात छ रात छाओस् उसको जीवनमा औँसीको रातमा युनिसा मेरै होस् भन्नुभएको छ युनिसाजी आफ्नो साथीको लागि यति धेरै माया मायाका शब्दहरू कोर्नु भएको छ थ्याङ्क यू सो मच तपाईँको एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ hi brother how are you भन्नुभएको छ म सन्चै छु अलिअलि रुगाखुकी मात्रै हो बुद्ध मोक्तान फ्रम हटिया तिन हाल हेटौँडा बाइस जहाँ छौ खुसी हुनु तिम्रो जीवनमा दुःखको कुनै दिन नआओस् सधैँ राम्रो काम गर्नु आफ्नो भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच बुद्धजी सम्झनुभयो हटिया तिन अहिले हेटौँडा बाइसमा हुनुहुँदो रहेछ र खुसी लाग्यो तपाईँको एसएमएस पढ्न पाएँ र दुःखको कुरा पनि लेख्नु भएको छ कतै मायामा मुटु पो दुख्यो कि जस्तो लाग्यो जस जति मुटु दुख्यो पनि हाँसेर अगाडि बढ्नुहोला यही तपाईँलाई कामना गर्छु म त्यसै गरी अर्को एसएमएस छ इसा देवकोटा छतियो चारबाट भन्नुभएको छ अन्धेरी भन्नुभयो कि के भन्नुभयो अन्धेरी नै भन्नुभयो होला सायद छतियोन चार अन्धेरीबाट द फर्स्ट हफल मेरो हृदयको यसजी जो मबाट धेरै टाढा हुनुहुन्छ उहाँलाई स्पेसली रूपमा ह्याप्पी भ्यालेन्टाइन्स डे भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन तपाईँको यसजी जहाँ पनि हुनुहुन्छ इसाजी अवश्य पनि तपाईँको यो मायालाई उहाँको मुटुले ग्रहण गरिसकेको छ मलाई यस्तै लाग्छ त्यसै गरी अरू एसएमएस छ आहा लेख्नुहुन्छ नमस्कार दादा it's me Mamata Gurung from Palung my message मेरो परदेशी कान्छोलाई मिस यु एन्ड छिट्टै फर्किआउनु है भन्छु युनिसा नानीलाई अमन दादालाई गो भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन थ्याङ्क यू सो मच ममताजी सम्झनुभयो पालुङदेखि सम्झनु भएको रहेछ पालुङतिर हाम्रो रेडियो सर्भर कस्तो सुनिन्छ कुनै तपाईँको कमेन्टहरू आगामी अरू कार्यक्रमहरू पनि पढ्न पाउँ र फेसबुक मार्फत पनि जोडिनुहोला रेडियो सर्भर अथवा CHNDRA Chandra underscore GHLA Ghalan at the rate Yahoo dot कममा पनि तपाईँले मलाई लिङ्क गर्न सक्नुहुन्छ मसँग कुराकानी पनि गर्न सक्नुहुन्छ यो तपाईँको ठाउँमा रेडियो सर्भर कस्तो सुनिन्छ त्यसको बारेमा कुराकानी गर्न सक्नुहुन्छ र तपाईँको कमेन्टहरू पायौँ भने हामीले अझ रेडियो सर्भरमा नयाँ नयाँ कार्यक्रमहरू कुराहरू राख्न सक्नेछौँ त्यसै गरी नौ बजेर अन्ठाउन्न मिनट गइसकेको छ एसएमएस टन्नै छ तपाईँ कमेन्ट पनि छ रिसाउनुहुन्छ होला केही समय टाढा भयो भने पनि हामी दस बजे पछाडि पनि तपाईँको एसएमएसहरू लिन्छौँ एकैछिन अनि अनिलजीलाई आज सुन्न नदिने भ्यालेन्टाइन्स डे प्रणय दिवस लागेको अवसरमा अनिलजीलाई एकछिन भयो भने सुन्न नदिने आज र अर्को लेख्नु भएको छ हाँडी खोला एक गोगन पानीबाट सपना घलान भन्नुभएको छ सम्झिरहनु पर्दैन मलाई नबिर्सिदिए पुग्छ आफ्नो भनिरहनु पर्दैन मलाई नबिर्सिदिए पुग्छ भन्नुभएको छ मेरो भन्नुभएको छ त्यस पछाडि पुरा एसएमएस प्राप्त भएको छैन thank you so much Gogan पानीदेखि एसएमएस गर्नुभएको थियो सपना घलानजी थ्याङ्क यू सो मच मेरो आफ्नै दिदीबहिनी पढ्नुभएछ आज होस् तपाईँको आफ्नो मान्छेले यो सन्देश पाइसक्नुभयो होला त्यसै गरी अर्को एसएमएस छ हाई ब्रदर मे भगवान अधिकारी फ्रम हाडी खोला छ म मेरी कालीलाई miss miss and love you so much माया गर्छु योर एफएम फ्यामिलीलाई पनि ह्याप्पी भ्यालेन्टाइन्स डे भन्नुभएको छ थ्याङ्क यू सो मच भगवान् अधिकारीजी अवश्य पनि तपाईँको कालीले तपाईँलाई पनि धेरै माया गर्नुहुन्छ र सम्झिरहनु भएको होला यही आशा गर्छु त्यसै गरी अर्को एसएमएस छ एसएमएस गर्ने साथीले लेख्नुहुन्छ हाँसो दिनेलाई माया गर आँसु दिनेलाई होइन विश्वास हुनेलाई प्रेम गर धोका दिनेलाई होइन हाई दादा खाना खानुभयो म पदमपोखरीबाट बिआइएन बिन भन्नुभएको छ थ्याङ्क यू सो मच बिनजी खाना खाइसकेको छु र राम्रो एसएमएस लेख्नु सायरी लेख्नु भएको रहेछ थ्याङ्क यू सो मच तपाईँको सायरीको लागि र तपाईँ भने कमेन्ट एसएमएस गर्दै गर्नुहोला अहिले भने टाइम चेक बजाउने बेला भएको छ र कल साइन पनि बजाउनुपर्छ एकैछिन हामी छोटो व्यवसायिक विश्राम लिँदैछौँ radio Sarowar ninety two point five megahertz हाम्रो स्टुडियोको घडीमा रातको दस बजेको छ रातको दस बजिसकेको छ त्यही पनि आज मुठीदेखि मुठीसम्म एकैछिन तपाईँको माझमा लम्ब्याउने कोसिस गर्दैछौँ अनिलजी पनि मुसुमुसु हाँसेर मलाई साथ दिइरहनु भएको छ र तपाईँको फोन धेरै लिन पाएको छैन धेरै लिने त मन थियो के गर्ने हेर्नुहोस् न एसएमएस पनि टन्नै छ तपाईँको फोनहरू पनि लिनुपर्छ कमेन्ट त पढ्नै बाँकी छ तपाईँको एसएमएस चाहिँ सकाइहाल्छु अर्को एसएमएस छ अमर हेटौँडा सत्रबाट भन्नुभएको छ अमरजीले हामीलाई सम्झाउनु भएको रहेछ बाट प्रमिला तिमी रिसाएको हो भन्नुभएको छ प्रमिलाजी रिसाउनु भएको कि क्या हो <laughs> अमरजीले तपाईँलाई सम्झिरहनु भएको छ उहाँ लेख्नुहुन्छ अगाडि प्लिज नरिसाउनु ल प्लिज नरिसाउनु ल म तिम्रै हो हिजो आज र भोलि पनि तिम्रै हुनेछु भन्नु आज आ हो एकदमै रोमान्टिक कुरा लेख्नु भएको छ अवश्य पनि प्रमिलाजी रिसाउनु भएको छ भने <coughs> नरिसाउनु होला तपाईँलाई धेरै माया गर्नुभएको छ र सम्झिरहनु भएको छ अमरजीले एसएमएस त झन् सकौँ भने झन् झन् झर्या झर्या गर्दो रहेछ अनिलजी <laughs> र अर्को एसएमएस छ गोमा बल भैँसे छ सानो टारबाट हामीलाई एसएमएस गर्नुभएको छ थ्याङ्क यू सो मच गोमाजी एसएमएसको लागि उहाँ लेख्नुहुन्छ my best friend Dina I miss you so much and happy Valentine's Day भन्नुभएको छ उहाँले पनि तपाईँलाई ह्याप्पी भ्यालेन्टाइन्स डे भन्दै हुनुहुन्छ होला थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ तेरे हर दुःखको अपना बनालु तेरे हर गमको दिलसे से लगालु मुझे गर्ने आती नहीं चोरी बन्ना मे तेरे आँख से हरा चिरालो भन्नुभएको छ जयचन्द भन्नुभएको छ वा एकदमै रोमान्टिक सायरी लेख्नु भएको छ थ्याङ्क यू सो मच सायरीको लागि जयजी र तपाईँको यस्तै एसएमएसहरू आगामी दिनमा पनि पाऊँ त्यसै गरी अर्को एसएमएस छ लेख्नु भएको छ नमस्ते चन्द्रजी एन्ड अनिलजी एन्ड सुनिलजी लेख्नु भएको रहेछ अनिलजी हो खास सुनिल सुन्नुभयो होला सायद अनिलजी आई एम ध्रुव अभागी मान्छे फ्रम नामटार एक मिस यु काली एन्ड सबैलाई ह्याप्पी भ्यालेन्टाइन्स डे भन्नुभएको छ तपाईँको कालीले पनि तपाईँलाई सम्झिरहनु भएको होला त्यसै गरी अर्को एसएमएस छ लेख्नुहुन्छ दादा कमेन्ट नपढ पढ्ने हो दादा म मेरो आमाको कान्छु छोरो सबिन दाहाल भन्नुभएको छ सबिनजी हामी कमेन्ट पढ्छौँ एकैछिन होला मुटुदेखि मुटुसम्म अहिले तपाईँलाई छोडेर जाँदैन एकैछिन तपाईँको माझमा रहनेछ र त्यो अवधिमा तपाईँको कमेन्टहरू पनि हामी पढ्छौँ त्यसै गरी अर्को एसएमएस छ आँसु दिने धेरै हुन्छ मन दिने एउटा माया गर्नु माया माया गर्छु कसैलाई भन्न सक्दिनँ किनकिन मेरो मायालु एउटा माया गर्छु भनेर किनकिन भन्नै सक्दिनँ उही आहा ढुकढुकी ढुकढुक के भन्नुभएको छ <coughs> उहाँको सायद पुरा एसएमएस प्राप्त भएन थ्याङ्क यू सो मच तपाईँको यो एसएमएसको लागि त्यसै गरी अर्को एसएमएस छ स्मिता थापा सिमेन्ट रोड नौबाट स्मिताजीले सम्झनु भएको रहेछ थ्याङ्क यू सो मच स्मिताजी अब तपाईँको फर्स्ट एसएमएस हो कि जस्तो लाग्यो र आगामी दिन पनि तपाईँको यस्तै एसएमएसको हामी अपेक्षा गर्छौँ लेख्नुहुन्छ love you love you alerts and alerts missing you a deepest part of my heart three three three भन्नुभएको छ happy Valentine's Day baby this is for for you Sameer भन्नुभएको छ समीरको लागि सम्झन भारै छ अवश्य पनि समीरजीले तपाईँको यो म्यासेजलाई पाइसक्नु भएको छ सिन्ताजी माया गर्नुहुँदो रहेछ धेरै खुसी लाग्यो माया गर्नेहरूको जमात देख्दाखेरि मलाई पनि कता कता खुसी लाग्छ तपाईँको यो माया सदैव रहोस् यही कामना गर्छु र थ्याङ्क यू सो मच एसएमएसको लागि हामीसँग <coughs> अरू पनि धेरै एसएमएसहरू छ एसएमएस त आएको आइ गर्नु थाले छ अर्को एसएमएस छ दादा मेरो मनको मान्छेलाई सम्झिरहेको छु भनिदिनु ल म छुच्ची डिम्पल लजालु निकिता गला भन्नु छ अवश्य पनि लाउन निकिताजीको आफ्नो मान्छे तपाईँले सुनिरहनु भएको छ भने ल है तपाईँलाई धेरै माया गरिरहनु भएको छ एकदमै सम्झिरहनु भएको रहेछ कल गर्नुहोला <laughs> निकिताजी मैले भनिदिएँ है कस्तो भएको नि र त्यसै गरी अर्को एसएमएस छ हाई फुलको आहा हाई भन्नुभएको छ फुलको डाँट फुलमा हुन्छ फुलको डाँट फुलमा हुन्छ मनको माया मनमा माया गर्छु उसलाई भन्नै सकिन के दाइ भनिदिनु उही पूजा ढुकढुकी रे के भन्नुभएको छ ल माया गर्छु भनेर कसलाई भन्न सकेन गुनी <laughs> ल आहा मैले चाहिँ अब ठ्याक्कै यही मान्छे भनेर त कसरी भन्ने पूजाजी होइन एकदमै पूजाजीको आफ्नो मान्छे यतिखेर रेडियो सरोवर बयानब्बे दशमलव पाँच मेगा मेगाहर्समा कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ भने तपाईँलाई माया गर्छु भनेर भन्नै सक्नु भएको छैन अरे उहाँले ल है मेरो आवाजमा भनिदिएँ उहाँले तपाईँलाई धेरै माया गर्नुहुन्छ लभ यु सो मच भन्नुहुन्छ उहाँले थ्याङ्क यू सो मच पूजाजी त्यसै गरी अर्को एसएमएस छ चन्द्रजी मेरो त फोन नै लागेन म अभागी मान्छे भन्नुभएको छ फोन लागेन भन्नुभएको छ <laughs> अब हामी सायद फोन लिँदैनौँ किन भन्दा हामीसँग समय छैन दस बजेर पाँच मिनट गइसकेको छ र हामीसँग आजलाई भने एसएमएस यति नै लिन्छु तपाईँको कमेन्टहरू एकैछिनमा पढ्छु अहिले भने एउटा सुबुधुर्सा गीतका आवाज करे तुझको भी प्यार हो जाए रब करे तुझको भी प्यार हो जाए आहा रब करे मुझको बे प्यारो हो जाए अब प्यारो हो जाए मैले चाहिँ भन्न नमिले दोहोऱ्याइ दोहोऱ्याइ भयो भने अलिकति गाह्रो पर्छ आफ्नो मान्छेलाई माया गर्नुहोला सदैव एकैजनालाई माया गर्नुहोला कहिलेकाहीँ मायामा पीडा हुन्छ पीडा भयो भन्दैमा रोएर नबस्नुहोला किन भन्दा तपाईँको त्यो पीडालाई आफ्नै सोचेर तपाईँको मुटुलाई स्पर्श गर्न कोही मान्छे तपाईँको जिन्दगीमा अवश्य आउनेछ र पीडा धेरै नलिनुहोला हाँसेर बाँच्नुहोला अब भने अघि नैदेखि सबिनजीले भनिरहनु भएको थियो लौन चन्द्रजी कमेन्ट चाहिँ पढिदिनु पऱ्यो भनेर र कमेन्टहरू हामीसँग धेरै छन् अबको क्रममा भने कमेन्ट लिँदैछु पहिलो कमेन्ट मेरै आमाको कान्छो छोरा भन्नुभएको छ सबिन दाहालजीको उहाँको कमेन्ट पढ्दैछु उहाँको कमेन्ट सुरु हुन्छ यसरी ना, ना, ना, उहाँ लेख्नुहुन्छ दादा के छ खबर खाना खानुभयो त म हेटौडा छब्बिस लालझाडीबाट मेरो आमाको कान्छो छोरा सबित दाहाल आजको दिनमा भन्नुभएको छ अह आजको दिनमा यो अधेरी रात सायद मेरै लागि आउने गर्छ जस्तो लाग्छ दादा किनकि मलाई दुःख लाग्छ म एउटा गरिब दुःखी मान्छे जस्तै लाग्छ दादा मैले जसलाई चाहन्छु उसैले धोका दिन्छ किन दादा कि गरिबको चाहे मन हुँदैन र दादा म उसको जति नजिक हुन खोज्छु ऊ उति नै टाढेर टाढा हुँदै जान्छन् दादा अब त मलाई आहा अब त मलाई क अब त मलाई चाँडै बोलाए पनि हुन्थ्यो जस्तो लाग्छ जबदेखि मायामा टाढा टाढिन थालेँ त्यस दिनदेखि म मायाबाट टाढा हुन खोज्दैछु दादा तर सक्सेस साँचो माया लायक लागेको भएर होला उही स्टोरीलाई बिर्सन सक्दिनँ दादा अब त म उसको मायामा पागल मात्रै हुन बाँकी छ दादा ढिलै भए पनि आई मिस यु ल निस्टोरी ओके बाई दादा हजुरलाई पनि ल भन्नुभएको छ मलाई पनि सम्झनु भएको छ थ्याङ्क यू सो मच सबिनजी अवश्य पनि गरिबको धनी कहिलेकाहीँ चाहिँ के लाग्छ भने सबिनजी मलाई जब मान्छेले मायामा धोका पाउँछ तब मात्रै म गरिब भएको कारणले छोड्यो म गरिबलाई सबैले धोका दिन्छ जस्तो लाग्छ हामीलाई तर त्यस्तो नसोचौँ जबसम्म हामीसँग आफ्नो मान्छे हुन्छ तबसम्म हामीलाई धनी महसुस हुन्छ तर जब कोही मान्छेले हाम्रो आफ्नो मान्छेले छोडेर जान्छ तब म गरिबलाई छोडेर गयो भन्ने मानसिकता हामी सबैमा आउँछ तपाईँमा पनि आयो स्वाभाविक हो मलाई पनि आउँथ्यो कुनै समयमा र तपाईँ त्यो नसोच्नुहोला किन भन्दा गरिब मनको गरिब हुँदैन धनको गरिब हुनसक्छ मनको गरिब हुँदैन र तपाईँको आफ्नो मान्छेले यो कुरा तपाईँलाई छोडेर गएपछि अवश्य बुझ्नेछ र यो यो चाहिँ म प्रुभ गरेर नै भन्न सक्छु तपाईँलाई ग्यारेन्टीको साथ भन्न सक्छु आज तपाईँलाई गरिब भनेर कसैले सोध्छ भने उसले एक दिन तपाईँसँग माफी माग्न आउनेछ अवश्य पनि यदि उसले लाज पचाउन सक्दैन भने यो मैले जिन्दगीमा देखेको कुरा साथीहरूको देखेको कुरा तपाईँमा सेयर गरेँ थ्याङ्क यू सो मच तपाईँको कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ रमन पोखरेलजीले लेख्नुहुन्छ हेलो सन्चै हुनुहुन्छ नि तपाईँ भन्नुभएको छ सञ्जय छु technician Anil and server whole युनिटलाई कस्तो छ भन्नुभएको छ हामी सबैलाई राम्रै छ अनिलजीलाई पनि सञ्जय छ टाको लगाइरहनु भएको छ उहाँले लेख्नुहुन्छ it's me Raman Pokharel from Pokharbinda Rautahat Bannau Hetauda all my Pokharel family lovely lovely friends lovely Facebook फ्रेन्ड्सलाई ह्याप्पी भ्यालेन्टाइन्स डे भन्न चाहन्छु फेरि पनि happy Valentine's Day all of you okay bye bye good night भन्नुभएको छ थ्याङ्क यू सो मच रमनजी तपाईँको यो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट छ केदार लामाजीले लेख्नुहुन्छ उहाँ लेख्नुहुन्छ हाई दादा दर्शन म हेटौँडा दुईबाट सम्झना लामा भन्नुभएको छ ओहो सरी है मैले त नाम अर्को पो पढेछु <laughs> हाई दादा दर्शन म हेटौँडा दुईबाट सम्झना लामा खानपिन भयो भन्नुभएको छ अह खानपिन भइसकेको छ दाई तिमी बिनाको जीवन कहिले पर्खाइमा बित बिते कहिले आँसुमा डुबेर बिते एकान्तमा बसेर तिमीलाई नै सम्झेर बिते कति रात कति दिन अह अह अझेलमै ओझेलमै बिते कहिले कहालिँदो रातमा बिउझिएर सपनाहरू एक एक टुटे कहिले सागर झै आँखा आँसु झारेर नै बिते तिमी बिना कति पलहरू कति पलहरू नर न नरङ न उमङ्ग रोएर नै बिते सजाएका ती सपनाहरू एक एक बेलुन झै फुटे देखेका ती सपनाहरू तिम्रो पर्खाइमा बिते भन्नुभएको छ सम्झनाजी किन यति दुःखी हुनुभयो सम्झनाजीसँग भेटेर पनि कुराकानी गरिसकेको छु यति दुःखी जस्तो त लागेको थिएन जे होस् मनमा दुःखको आभासहरू लुकाएर बस्नुभएको रहेछ सम्झनाजी यति धेरै दुःखी नहुनुहोस् हामी छौँ तपाईँको साथमा हामी हाँसिरहेछौँ तपाईँलाई हँसाउने कोसिस गरिरहेका छौँ अनिलजीले छिटो छिटो सघाउनु पऱ्यो भन्दै हुनुहुन्छ दुई चारवटा कमेन्ट छ पढिहालौँ अनिलजी लेख्नुहुन्छ हाई लेख्नुहुन्छ सबै दोषहरूलाई बेसी भन्नुभएको छ कति छोटो युआर युआरएन मगरजीले थ्याङ्क यू सो मच युआरएनजी त्यसै गरी अर्को एसएमएस छ लेख्नुहुन्छ शुभ साजन साजन सुब्बा अह साजन सुब्बाले हामीलाई पहिला पनि गर्नुभएको थियो लेख्नुहुन्छ हेलो गुड <laughs> इभिनिङ म साजन सुब्बा हाउ नाउ मलेसियाबाट भन्नुभएको छ कार्यक्रम मार्फत मा जिएफ सम्झना लवतीलाई धेरै धेरै सम्झना प्लस मिठो माया पनि छ र म यो आराम कुशल छु मेरो चिन्ता गर्नु पर्दैन यो कुशल म कुशल छु है यति भन्दै टिभीदेखि बिदा हुन् हुन चाहन्छु ओके भाइ भन्नुभएको छ thank you so much Sajan Subbaji तपाईँको आफ्नो सम्झनाजीलाई सम्झनु भएको छ सम्झना लवती सायद हेटौडाको हुनुहुन्छ भने उहाँले सुनिरहनु भएको होला र रेडियो सरोवर सुन्नुहुने क्षेत्रमा उहाँले सम्झिरहनु भएको होला तपाईँलाई थ्याङ्क यू सो मच टाढा रहेर हामीलाई कमेन्ट गरिदिनु भयो र तपाईँका यस्तै कमेन्टहरू आगामी दिनमा पढ्न पाऊ र धेरै साथीहरूको कमेन्टहरू छ एसएमएस पनि थपिसकेको रहेछ यो एसएमएस पनि सकाइदिइहाल्छु लेख्नु भएको छ हाई चन्द्र दाजु म आज म साथीहरूलाई सम्झिन्छु साथीहरू गोमा थिङ विनिता गोले समित दाहाल समिना मानव पूजा प्यारी युनिसा निकितालाई मिस्यु भन्नुभएको छ त्यसभन्दा पुरा एसएमएस आएको छैन थ्याङ्क यू सो मच एसएमएसको लागि त्यसै गरी अर्को छ केटिएम गए मानिसको हुल हेटौँडा गए राप्ती पुल अरूको लागि जे जस्तो भयो नि मेरो लागि <laughs> एजी एजी ब्युटिफुल पी भन्नुभएको छ ढुकढुकी भन्नुभएको छ यो फेरि पूजाजीले गर्नुभयो कि जस्तो लाग्यो थ्याङ्क यू सो मच साथी यो कमेन्ट एसएमएसको लागि र धेरै साथीहरूको एसएमएस पढ्न पाएँ खुसी लाग्यो र तपाईँका धेरै कमेन्टहरू पनि अझै बाँकी थिए गणेशजीले छिटो छिटो प्लिज प्लिज भन्नुभएको छ एउटा चाहिँ पढिदिइहालौँ त्यस पछाडि हामी कार्यक्रमबाट बिदा भएको छौँ उहाँ लेख्नुहुन्छ मनमा खोट पालेर फुल दिन्छौँ यहाँ मायाको आश देखाएर भुल दिन्छौँ यहाँ खुब दस थरी कसम खाएर ढुक्क पार्न खोज्छौँ छाडी छाडी केटीहरूसँग डुल दिन्छौँ यहाँ भन्नुभएको छ थ्याङ्क यू सो मच यति राम्रो एसएमएसको लागि र तपाईँका आज धेरै एसएमएसहरू आए तपाईँसँग बोल्न पाएँ थ्याङ्क यू सो मच तपाईँको एसएमएस तपाईँको सन्देश तपाईँको फोन कल्स र तपाईँको मायाप्रति र धेरै धेरै धन्यवाद कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई त्यसै गरी बुढीका बुढी धन्यवाद मायाका माया धन्यवाद हाम्रो प्रविधिबाट मुसु मुसु आसेर साथ दिनुहुने मेरो अनन्य मित्र अनिल प्रितजीलाई र धेरै धेरै धन्यवाद भन्दै म तपाईँकै मनभित्रको साथी चन्द्र पनि कार्यक्रम मुटुदेखि मुटुसम्मको यो एपिसोडबाट छुट्टिने अनुमति चाहन्छु हवस् त नमस्ते शुभरात्री